बाटो निर्माणमा भारतीय अवरोध फिर्ता कच्ची कलभड बनाउन मात्र अनुमति डडेलधुरामा नमुना संसदीय अभ्यासका क्रियाकलाप सुरु खाद्यान्न अभाव रहेका बझाङ र बाजरामा बङ्गलादेशी उसिना चामल पठाउने तयारी बैतडीको कुवाकोटमा पौष्टिक ढुवानी तथा व्यवस्थापन उपभोक्ता केन्द्र थपियो डोटी खुल्ला दिशा मुक्त जिल्ला घोषणाको अन्तिम तयारीमा डोटीमा प्रादेशिक महोत्सवको तयारी पनि अन्तिम चरणमा र तीन दिनका लागि तय गरिएको नवौं राष्ट्रपति रनिङ सिल्ड पाँचौँ दिनमा सकियो यस वर्षको सिल्ड बैजनाथमा विमौरालाई प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्स र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु कञ्चनपुरको पुनर्वास नगरपालिका आठ आनन्द बजारमा पुनर्वास नगरपालिकाले सुरु गरेको कलभट निर्माणमा पुर्याएको अवरोध भारतले फिर्ता लिएको छ वार्ताका लागि हिजो दोस्रो पटक नेपालका सहायक प्रमुख जिल्ला अधिकारी प्रेम प्रेमबहादुर कुँवरको वार्ता टोलीले भारतीय पक्षसँग छलफल गरी अवरोध फिर्ता गराए पनि सो भूमिमा भारतले आफ्नो दावी कायमी राख्ने राख्दै पक्की कलभट नभएर कच्ची मात्र बनाउने अनुमति दिएको छ वार्तामा भारतीय पक्षसँग नेकपा एमालेका जिल्ला अध्यक्ष तारा लामाले सो भूमि नेपालमा पर्ने हुँदा कलभट निर्माणमा भारतको अनुमति नचाहिने बताएका थिए सहायक प्रमुख जिल्लाधिकारी प्रेमबहादुर कुँवरले भारतीय वार्ता टोलीलाई हाल कलभट हाल्न लागेको ठाउँ नक्सा नभए पनि भारतमा नभई नेपालमा पर्ने हुँदा भारतले अवरोध गर्नु ज्यादतीपूर्ण हुने बताएका थिए करिब चार घण्टासम्म चलेको वार्तामा आफ्नो अडान नछोडेको भारतले नयाँ सर्भे नभएसम्म र नक्सा छिनोफानो नभएसम्म दावी कायमी राख्ने बताउँदै हालका लागि भारतीय बजार ओहोर दोहोर गर्न सहज बनाउन कच्ची कलभट निर्माण गर्न नेपाललाई अनुमति मात्र दिइएको छ डडेलधुरामा पहिलोपटक नमुना संसदीय अभ्यास क्रियाकलाप हिजोबाट शुरू भएका छन् संसदीय अभ्यासबारे युवा पुस्तालाई जानकारी गराउने उद्देश्यले प्रदेश नम्बर सातको डडेलधुरामा तीन दिनका लागि नमुना अभ्यास सुरु गरिएको हो नमुना युवा व्यवस्थापिका संसद कार्यक्रम नाम दिइएको उक्त कार्यक्रम जिल्ला विकास समितिको सभाहालमा सञ्चालन भइरहेको छ हिजो पहिलो दिन संसदभित्रका आधारभूत कुराहरू सिकाइएको छ भोलि चल्ने नमुना संसद कार्यक्रमको तयारी अन्तर्गत अभ्यासका क्रियाकलापहरू सिक्ने सिकाउने कार्य भइरहेको आयोजक नेपाल युवा संस्था सञ्जाल आयोनले जनाएको छ कार्यक्रममा जिल्लाका युवा सम्बद्ध विभिन्न सङ्घ संस्थाका युवाहरू युवा क्लबका युवा लगायत युवा सम्बद्ध सबै पक्षका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको छ दोस्रो दिन आज भने संसदभित्रको मतदान प्रक्रियाबारे सिकाइनेछ त्यस्तै अन्तिम दिन भोलि फागुन बाह्र गति तीनदेखि साढे तीन घण्टा लामो नमुना संसद चल्नेछ उक्त संसदीय नमुना अभ्यासमा सांसद एनपी साउद र ज्ञानुदेवी गैरेको पनि सहभागिता रहनेछ सो संसदीय अभ्यासको जिल्लाकै सामुदायिक रेडियो युनिटीले प्रत्यक्ष प्रसारण समेत गर्ने आयोजकले जनाएको छ युवाहरूका सवाल र भूमिकालाई कसरी संसदीय प्रक्रिया मार्फत अगाडि ल्याइन्छ र ऐन कानून वा नियमहरू कसरी व्यवस्थापिका संसदबाट बनाइन्छ वा संशोधन गरिन्छ भन्ने प्रक्रियासँग युवाहरूलाई परिचित गराउने उद्देश्यले यो अभ्यास गरिन लागेको आयोजकका आयोनका महासचिव भरत बडार जोशीले जानकारी दिएका छन् पहिलोपटक सिन्धुपाल्चोकमा नमुनाको रूपमा सम्पन्न गरिएको यो नमुना अभ्यास छवटा प्रदेशमा सम्पन्न गरी सातौं प्रदेशको डडेलधुरामा आयोजना गरिएको आयोजक नियोनका उपाध्यक्ष अनिल सिम खडाले जानकारी दिएका छन् उक्त नमूना युवा व्यवस्थापिका संसदबाट संसदीय अभ्यास सँगसँगै स्थानीय विषयवस्तुलाई उठान गरी केन्द्र तहसम्म पनि पुर्याइने भएकाले यसलाई महत्वपूर्ण रूपमा लिइएको छ बङ्गलादेश सरकारले उपलब्ध गराएको उसिना चामल सेती अञ्चलका बझाङ र बाजरामा कामका लागि खाद्यान्न कार्यक्रममा उपयोग गरिने भएको छ बझाङमा छब्बिस हजार क्विन्टल र बाजरामा बिस हजार क्विन्टल उसिना चामल पठाउन लागेको नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालयका निमित्त प्रमुख गङ्गादत्त पन्तले जानकारी दिएका छन् कामका लागि खाद्यान्न कार्यक्रम अन्तर्गत सडक निर्माण लगायत विकास सम्बन्धी योजनामा सो चामल प्रयोग गरिनेछ यसअघि उक्त चामल भूकम्प प्रभावित क्षेत्र तथा खाद्यान्न अभाव हुने दार्चुला बझाङ बाजुरा अछाम लगायत जिल्लामा ढुवानी अनुदानमा बिक्री वितरण हुने गरेको थियो खाद्यान्न अभाव हुने जिल्लामा उसिन चामलको माग नहुँदा गोदाममा मौजदात रहेको चामल समयमै खपत गर्न आपूर्ति मन्त्रालयले कामका लागि खाद्यान्न कार्यक्रममा उपयोग गर्न लागेको पन्तले बताएका छन् भूकम्प प्रभावित क्षेत्रका नागरिकको सहायका लागि बङ्गलादेश सरकारले भूकम्प गए लगत्तै सो चामल नेपाललाई उपलब्ध गराएको थियो बङ्गलादेशी उसिना चामल झापाको बिर्तामोड स्थित खाद्य संस्थानको कार्यालय मार्फत सुदूरपश्चिममा ढुवानी गर्ने गरिएको छ शिक्षाका लागि खाद्य कार्यक्रम अन्तर्गत बैतडीको तीनवटा गाविसमा रहेका आधारभूत एक पाँच विद्यालयलाई समेट्न पौष्टिक धुवानी तथा व्यवस्थापन उपभोक्ता केन्द्र थप गरिएको छ जिल्लाको भूमिराज कुवाकोट र भटना गाविसका सत्र आधारभूत एक पाँच विद्यालयमा पौष्टिक आहार वितरण गर्न कुवाकोटमा पौष्टिक धुवानी तथा व्यवस्थापन उपभोक्ता केन्द्र थपिएको हो श्रोत व्यक्ति रामदत्त जोशीको अध्यक्षतामा हिजो सम्पन्न आम भेलाबाट उक्त केन्द्रको समिति पनि गठन गरिएको छ यसअघि भूमिराज कुवाकोट र भटना गाविसका आधारभूत एक पाँच विद्यालयमा हाट केन्द्रबाट पौष्टिक आहार वितरण गरिँदै आएको थियो हाट केन्द्र टाढा रहेकाले स्थानीयको माग अनुसार ती तिनै गाविसलाई पायक पर्ने गरी कुवाकोटमा केन्द्र राखिन लागि जनाइएको छ नेपाल वर्ल्ड सोसाइटी जिल्ला शाखा बाजुराको समयमा हुन लागेको रक्त संचार सेवा केन्द्र सञ्चालनमा ढिलाइ भएको छ गएको अवसरबाट सञ्चालनमा आउने भनिएको निर्धारित समयको नौ महिना बितिसक्दा पनि सञ्चालनमा आउन नसकेको हो सो रक्त संचार सेवा केन्द्र नेपाल रेड सोसाइटी जिल्ला शाखा बाजराको समन्वय तथा जिल्ला स्वास्थ्य कार्यालय कार्यालयसँगको सहकारीमा सञ्चालनमा आउन लागेको हो केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने औजार उपकरण तथा भौतिक संरचना निर्माणका लागि निर्वाचन क्षेत्र विकास कोषबाट पन्ध्र लाख रुपियाँ रकम विनियोजन गरिएको थियो विनियोजन गरिएको रकम खर्च भए पनि रक्त सञ्चार केन्द्र भनी सञ्चालन नियन्त्रणमा आउन नसकेको हो रगत नभएकै कारण अकालमा ज्यान पर्ने समस्या समाधान गर्न ब्लड ब्याङ्क अर्थात् रक्त संचार केन्द्र स्थापना गर्नमा सांसदले रकम छुट्याउने सहमति गरेका थिए मानव सेवामा समर्पित समाजसेवी संस्थाले लिएको काम समयमै र गुणस्तरीय होला र सेवा उपयोग गर्न पाउने आशा सर्वसाधारणले गरे पनि त्यो अझै पूरा हुन सकेको छैन आवश्यक सामान र औजार आइसकेको र तत्काल सञ्चालनमा आउने रेडक्रसका मन्त्री रामबहादुर साईले बताएका छन् आवश्यक जनशक्तिदेखि अन्य प्राविधिक व्यवस्थापन गर्न नसक्दा ढिलाइ भएको शाहीले बताएका छन् महिलामाथि हुने हिंसा रोक्न ग्रामीण स्तरमै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरूको जोड रहेको छ हिजो डडेलधुरा सदरमुकाममा महिला मानवाधिकार रक्षक सञ्जाल डडेलधुराले आयोजना गरेको अन्तर्क्रिया तथा छलफल कार्यक्रमका सहभागीहरूले यस्तो कुरामा जोड दिएका हुन् कार्यक्रममा बोल्ने सबैजसो वक्ताहरूले सहर बजारमा भन्दा पनि ग्रामीण स्तरमा महिला हिंसाका घटनाहरू धेरै हुने भएकाले यस विरुद्धका अभियानहरू गाउँ समुदायमै सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् उक्त अन्तर्क्रिया कार्यक्रममा महिला मानवाधिकार रक्षक सञ्जालकी जिल्ला अध्यक्ष सुनी भण्डारीले सञ्जालले अहिलेसम्म गरेको कामहरूको बारेमा जानकारी गराएकी थिइन् डडेलधुरामा दुई सालमा स्थापना भएको सञ्जाल मार्फत स्वत महिलामाथि हुने हिंसा र अधिकारका लागि विभिन्न कामहरू भइरहेको सञ्जालकीय जिल्ला अध्यक्ष भण्डारीले कार्यक्रममा जानकारी गराएकी थिइन् कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि स्थान विकास अधिकारी ज्ञानेन्द्र पराजुलीले पुरातनवादी सोचले गर्दा महिलामाथि हिंसा भइरहेको धारणा व्यक्त गरेका थिए उनले महिलामाथि घर परिवारबाटै हिंसा हुने भएकाले घर परिवारबाटै हिंसाको अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम रहेको डोटी खुल्ला दिशामुक्त जिल्ला घोषणाको अन्तिम तयारीमा रहेको छ डोटीका पचास गाविस र एक नगरपालिका यसअघि नै खुल्ला दिशामुक्त घोषणा भइसकेका छन् खुल्ला दिशामुक्त जिल्ला घोषणाका लागि अन्तिम तयारी स्वरूप फागुन सात गतेदेखि जिल्लाका विभिन्न ठाउँमा नमुना अनुगमन भइरहेको क्षेत्र स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले जनाएको छ अनुगमन गरिएका ठाउँहरूमा अवस्था सन्तोषजनक पाइएको युनिसेफका क्षेत्रीय वास संयोजक कटक रोकायाले जानकारी दिएका छन् डोटीलाई यसै फागुन मसान्तभित्र खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्ने लक्ष्यका साथ तयारी भइरहेको जिल्ला स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले जनाएको छ सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम दिपायल डोटीमा यही फागुन बाह्र गतिदेखि बाइस गतेसम्म सञ्चालन हुने प्रदेश नम्बर सातको प्रादेशिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ कृषि पर्यटन उद्योग व्यापारको पूर्वाधार सुदूरपश्चिम विकासको मूलाधार भन्ने नाराका साथ सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको हो एघार दिनसम्म चल्ने महोत्सवका लागि आवश्यक पूर्वाधार मञ्च तथा गेटहरू निर्माणको कार्य सम्पन्न भइसकेको आयोजक डोटी उद्योग वाणिज्य संघ डोटीले जनाएको छ महोत्सवको तयारी स्वरूप हिजो क्षेत्रीय सदरमुकाम दिपायलमा सरसफाई समेत गरिएको छ महोत्सव अवधिभर सेती नदीमा राफ्टिङको पनि तयारी भइरहेको जोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले जानकारी दिएका छन् डडेलधुरामा आयोजित यस वर्षको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हिजो सम्पन्न भएको छ तीन दिनका लागि तय गरिएको प्रतियोगिता पाँचौं दिनमा हिजो सम्पन्न भएको हो प्रतियोगितामा अघिल्ला वर्षभन्दा यस वर्ष अधिक विद्यालयको सहभागिता भएपछि नवौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता लम्बिन पुग्दा हिजो मात्रै सम्पन्न भएको आयोजक जिल्ला खेलकुद विकास समितिको कार्यालय डडेलद्वारे जनाएको छ प्रतियोगिताबाट सबैभन्दा बढी अङ्क प्राप्त गर्दै यस वर्षको सिल्ड जिल्ला सदरमुकाम नजिकै रहेको वैजनाथ मावि मौरडाले उचारेको छ प्रतियोगितामा एक सय एकसठी अङ्क प्राप्त गरी मौरडाले पहिलो हुँदै सिल्डसहित पन्ध्र हजार नगद हात पारेको हो यस्तै एक सय अडचालिस अङ्कका साथ सदरमुकामकै महेन्द्र मावि खलङ्गाले दोस्रोमा चित्त बुझाउँदै बाह्र हजार नगद पुरस्कार पाएको छ भने सदरमुकामकै माउन्टेन मावि बाग बजारले एक सय पन्ध्र अङ्कका साथ तेस्रो हुँदै नगद नौ हजार पुरस्कार पाएको छ फागुन छ गतेदेखि आठ गतेसम्म तय गरिएको उक्त प्रतियोगिता थप दुई दिन लम्बिँदै मङ्गलबार अर्थात् हिजोसम्म चलेको हो प्रतियोगितामा यसपटक बत्तीस विद्यालयको सहभागिता रहेको थियो गत वर्ष भने छब्बिस विद्यालयको मात्रै प्रतियोगितामा सहभागिता रहेको थियो स्टेपिङ स्टोन बोर्डिङ स्कुललाई सैतिस रनले हराउँदै क्याप्सियन क्यास्पियन कपको पाँचौं संस्करणको उपाधिमाथि ऐश्वर्या विद्यालय निकेतनले कब्जा जमाएको छ हिजो धनगढी माविको खेल मैदानमा भएको फाइनल खेलमा उपाधिमाथि कब्जा जमाउँदै ऐश्वर्याले नगद